कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित अजर अमर गीतहरूको आजको एक सय सन्तानब्बे अंकमा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज एक सय सन्तानब्बे अंकमा फतेमान राज भण्डारीको जन्म जयन्तीका सन्दर्भमा उनका स्वर उनको सांगीतिक जीवनमा यो सम्पूर्ण कार्यक्रम समर्पित छ तिम्रो माया यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु मोती दाना आँसु झल्काउने सन्नानीको गालैमा कालो कोठी रहेछ नजर नै तिर्ने गराउने आज भोलि एक दिन तिनी कता गइन् कति त्यसै सिरानीको तिनी जता गइन् आज भोलि देख्दिन नाम तिमी कता गइन् राति त्यसै सिरानी तिमी जता गइन् विक्रम सम्बत उन्नाइस सय त्रियानब्बे मंगिर तेह्र गते यमरी पुनिका दिन पाशपत परिसरको पाचा टोलमा जितमान राज भण्डारी र पूर्णमाया राज भण्डारीका सुपुत्रका रूपमा जन्मिएका फतेमान राज नेपाली संगीत आकाशमा जन्म दिने उनका संगीतका गुरू थिए नातिकाजी श्रेष्ठ आजको यो अंक शुभारम्भ गर्नेछौ फतेमान राज भण्डारीले नेपाली जनजनमा नेपाली जनस्थानमा उच्च आकर्षण बनाउन सकेको गीत अम्बर गुरूङसँगको संयुक्त स्वरमा अम्बर गुरूङकै संगीतमा गद्य कविताका पिता गोपाल प्रसाद रिमालको शब्दबाट चन्द्र रातो र चन्द्र सूर्य जङ्गी निशान अटल यो झुके यो कहिले लत्रे न यो कहिले जङ्गी निशान हाम्रो हिमाल जय अटल यो झुके यो कहिले लत्रे न यो कहिले निशान हाम्रो यो जन्मदै जगतमा कैयौँ प्रहार आए साम्राज्य दुई हारे हारे न सहन रातो चन्द्र सूर्य जङ्गी निशान हुन्छ तबसम्म हुन्छ नै रातो रगत यो हाम्रो जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छ तबसम्म हुन्छ नै रातो को शरण बलियो फतेमान राज भण्डारीको जन्म काठमाण्डुमा भयो र सांगीतिक आकाशमा उनलाई जन्म दिए नातिकाजीले नातिकाजीका बारेमा फतेमान स्वयं लेख्छन् आफ्नो एक सम्झनामा नाति काजीले सृजना गर्नुभएको संगीतमा गाउने अवसर नपाउनेहरू नेपाली संगीत जगतमा साँच्चै भन्ने हो भने अभागी हुन् भनेर भन्न मलाई धक लाग्दैन यस अर्थमा म एक त्यस्तो भाग्यमानी व्यक्ति हुँ जसले नातिकाजी जस्तो महान व्यक्तिसँग नजिकैबाट संगत गर्ने मौका पाए म प्रतिको यो गुणको बदला म जन्मभर उहाँलाई तिर्न सक्दिन यदि नाति दाईले मलाई उहाँको संगीतमा गीत गाउन नदिनु भएको भए म सुपारी चुरोट बेच्ने एक साधारण पसले हुने थिए गायक फतेमानको रूपमा कहिल्यै पनि स्थापित हुन्न थिए होला फतेमान राज भण्डारी नातिकाजीलाई आफ्ना संगीतका आराध्य गुरू मान्छन् सविता शर्माको रचना र नातिकाजीको संगीतमा फतेमान राज भण्डारीले रेडियो नेपालमा भजन गाएर गायन शुरू गरेका कुरा गायक योगेश वैद्य सम्झना गर्छन् प्रस्तुत छ त्यही भजन निराकार निरञ्जन प्रभु प्रार्थना सकूं हे निराकार निरञ्जन प्रभो प्रार्थना सकूं सर्वगाती प्रभु सदा हृदयमा देख सकु हे निराकार निरंजन प्रभु प्रार्थना सह गर्न सकु जीवन सार्थक पार्न प्रभु ज्ञानी बनी पुण्य कर्म गरौँ जीवन सार्थक पार्न प्रभु ज्ञानी बनी पुण्य कर्म गरौँ प्रेम भावन अहंकार त्यागी सबमा समान देख्न सकौँ हे निराकार निरञ्जन प्रभु प्रार्थना सधैँ गर्न सकौँ सर्वदा तिमी हौ प्रभु सदा मनमा देख्न सकौँ हे निराकार निरञ्जन प्रभु प्रार्थना सधैँ जति दिन बाँच्छु यो जगतमा तिम्रो भक्तिमा मनलाई मोन सकु जति दिन बाँच्छु यो जगतमा तिम्रो भक्तिमा मनलाई मोन सकु जगदीश्वरको चरण कमलमा प्राण अर्पण गर्न सकु हे निराकार निरञ्जन प्रभु प्रार्थना हे निराकार निरञ्जन प्रभु प्रार्थना सधैँ गर्न सकू सर्वव्यापी तिमी हौ प्रभु सदा हृदयमा देख्न सकू सविता शर्माको रचनामा नातिकाजी श्रेष्ठको संगीतमा फतेमान राजभण्डारीको स्वर फतेमान राजभण्डारी नेपाली संगीत आकाशमा एक विलक्षण प्रतिभा भएका कलाकार थिए साठी वर्षको उमेरपछि उनको पुनः सक्रिय गायन शुरू भयो विक्रम सम्बत दुई हजार अन्ठाउन्न सालपछि विक्रम सम्बत दुई हजार अन्ठाउन्न सालमा आरबीए फिल्मसका रूद्र गुरूङले उनको प्रेम पीड़ा नामक सीडी सार्वजनिकरण गरेपछि फतेमान राजभण्डारी पुनः आफ्ना माथिल्लो लहर र तल्लो लहरका दाँतहरू मुखमा फिट गरेर गायनमा पदार्पण भए र उनका सदाबहार गीतहरू पुनः मञ्चमा गुन्जिए नातिकाजी शिवशंकर अम्बर गुरूङ दीपक जंगम ज्ञान बहादुर भैरबहादुर थापा त्यसै गरिकन मदन परिहारका गीतहरू दुई हजार सन्ताउन्न सालमा सन्त हृदय नामक भजन त्यसै गरी दुई हजार सन्ताउन्नमै देव दर्शन र दुई हजार अन्ठाउन्नमा प्रेम पीड़ा र दुई हजार उनासाठी फतेमान राज भण्डारीको एकदम उर्वरा समय थियो छैसाठी वर्ष पुगिसकेका फतेमान राज भण्डारी पोखरा नारायणघाट सिक्किम सर्वत्र एक जाजोल्यमान गायकका रूपमा उत्रिए चार सय भन्दा बढ़ी आधुनिक गीत र भजन राष्ट्रिय गीत गाइसकेका फतेमान राज भण्डारीको गायनको श्रृंखलामा एकतीसवटा भन्दा बढ़ी आधुनिक गीत नातिगाजीका संगीतमा रेकर्ड छन् भने अन्य संगीतकारमा शिवशंकर र अम्बर गुरूङका विशेष गीतहरू छन् यद्यपि उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा अम्बर गुरूङसँगै संगीत शाखामा आबद्ध भई काम गर्दा फर्केर हेर्दा जब घाम लाग्छ जस्ता नाटकमा पनि गाएका थिए फर्केर हेर्दा जे देख्यो तिमी अरूलाई नभन सत्यमोहन जोशीको शब्दमा अम्बर गुरूङको संगीतमा फतेमानले गाएको अर्को कालजयी गीत मानिन्छ तर यहाँ प्रस्तुत छ उनका अर्का प्रिय संगीतकार शिवशंकरको संगीतमा डाक्टर रामान त्रिषितको शब्दमा यो कालजय गीत कस्तो आफ्नै मन मारे दिने कस्तो बत्ती बाली छ रात लामो पारी कस्तो माया छ आफ्नै मन मारे दिने कस्तो बत्ती बाली छ रात लामो पारी दिन कस्तो मा आँसु पाए खुसी दिने साथीबाट किन पीडा आँसु पाए खुसी दिने साथीबाट मुटु पनि हजुर आज आफ्नो साथीबाट मुटु पमियान आज आफ्नो छातीबाट कस्तो गल्ती गरेछ जिन्दगी बिगारे दिने कस्तो बत्ती बाली छ रात लामो पारी कस्तो आफ्नै मन मारे दिने कस्तो बत्ती बाली छ रात लामो पारी दिन कस्तो फतेमान राजभण्डारी एउटा अन्तरालपछि एउटा विश्रामको मध्यान्तरपछि पुनः सक्रिय गायनमा फर्कने एक कुशल गायक मध्ये हुन् उनको गायनको पहिलो चरण नातिकाजी अम्बर गुरूङ शिवशंकरबाट शुरू भयो भने भोलिको एक सय अन्ठानब्बे अंकमा हामी फतेमान र नारायण गोपालको सांगीतिक सम्मेलनका बारे चर्चा गर्नेछौं फतेमान राज भण्डारी गीतकारका रूपमा बाससीद्वारा लेखित नाटक ताजा प्वाएका निम्ति गीत रचनामा स्वर्ण पदकद्वारा विभूषित भएका थिए दुई हजार पच्चीस सालमा फतेमान राज भण्डारी आधुनिक गीत प्रतियोगितामा प्रथम भएका थिए दुई हजार बाहन्न सालमा उनलाई नेपालको विशिष्ट सांगीतिक पुरस्कार छिन्नलता गीत पुरस्कारद्वारा सम्मानित गरियो भने दुई हजार उनासाठीमा उनलाई नारायणघाटको नेवा पूजाले पनि सम्मान गरेको थियो तर उनको जीवनको सबभन्दा महत्वपूर्ण पुरस्कार दुई सालमा उनले नारायण गोपाल संगीत कोषद्वारा स्वर स्मृति सम्मान पुरस्कार पाएका थिए यसपछि फतेमान राज भण्डारी नारायण गोपाल संगीत कोषका पदेन अध्यक्ष पनि भए तर जीवनकालको उत्तरार्धमा एउटा सानो दुर्घटनापछि एउटा मोटरसाइकलसँगको दुर्घटनापछि फतेमान अस्वस्थ हुँदै गए र उनलाई बेला बेलामा त्रास र किसिमको शारीरिक भय शुरू हुन थाल्यो र जीवनको अन्तिम कालमा उनी चाबेल स्थित नर्सिङ होम हस्पिटलमा आफ्नी पत्नी सहित सामान्य स्वास्थ्य परीक्षण गराउन गएका थिए तर उनलाई त्यति बेला डाक्टर सुदीप श्रेष्ठले अस्पताल भर्ना हुनुपर्ने भनेपछि उनी अस्पताल भर्ना भए र त्यो लामो संघर्षमा उनले भदौ पच्चीस गतेका दिन आफ्नो प्राण त्याग गरे फतेमान राजभण्डारी आफ्ना सांगीतिक गुरू नातिकाजी श्रेष्ठका बारेमा लेख्छन् मलाई जस्तै उहाँले धेरै गायक गायिकाहरू नेपाली संगीत क्षेत्रमा उत्पादन गर्नुभएको छ उहाँको एउटा अत्यन्तै प्रशंसा गर्न लायक खुबी के थियो भने जुन गीत उहाँले संगीतबद्ध गर्नुहुन्थ्यो त्यो गीत कसको आवाजमा फिट हुन्छ भन्ने निर्णय गरेर निश्चित गायक गायिकालाई गाउन दिनुहुन्थ्यो फलस्वरूप गीत रचनामाथि पूर्णत न्याय हुन्थ्यो हाम्रो पुस्तामा जस्तो मानिक रत्न बच्चु कैलाश प्रेमध्वज योगेश वैदी रूबी जोशीहरूलाई हाम्रो स्वर सुहाउँदो संगीत भरिएको गीत गाउन दिनुहुन्थ्यो र एउटा गजबको बानी थियो उहाँको कोही एक गायक वा गायिकाको छनौट गरेर रेकर्ड गरिने गीत दोस्रो गायक गायिकालाई सुनाउनुहुन्नथ्यो यसरी उहाँले आफ्ना धेरै संगीत सृजनाहरू मार्फत धेरैभन्दा धेरै गायक गायिकाहरूको परिचय नेपाली संगीत क्षेत्रमा दिने मात्रै होइन स्थापित नै गराउनु भएको थियो फतेमान राज भण्डारी आफ्नो सम्झनामा नातिकाजीका बारेमा चर्चा गर्दै र नातिकाजीकै संगीत संयोजनमा पुण्य प्रसाद सुवेदीको शब्दमा फतेमान राज भण्डारी र तारादेवीको यो युगल स्वर ha ha ha युगान्तकारी गायक फत्यमान राज भण्डारी र स्वर सम्राट नारायण गोपालको सांगीतिक सम्मेलन अजर अमर गीतहरूको एक सय अन्ठानब्बे अङ्क विशेष नारायण गोपालको संगीतमा फत्यमान राज भण्डारीका सदाबहार आवाज जिंदगी को पाना भरी सुख भी नहीं फतेमान राज भण्डारीको गायनलाई चलचित्रमा नाटकमा र रंगमंचमा प्रस्तुत गर्दा जुन वैभव र सम्पन्नता पाइन्छ त्यो प्राय कमै कलाकारमा पाइन्छ फतेमान राज भण्डारीले आफ्ना समयका सशक्त संगीतकार नातिकाजी शिवशंकर अम्बर गुरूङका संगीतमा गीत गाए भने आफूभन्दा अग्रज नेपाली संगीत आकाशका अत्यन्त सम्मानित उस्ताद भैरबहादुर थापाको संगीतमा पनि गाए भैरबहादुर थापा नेपाली चलचित्र आमाकी नायिका भुवन छन् गायिका शान्ति थापा संगीता थापा साक्यका पिता पनि हुन् भैरबहादुर थापाको संगीतमा मविबी शाहको शब्दमा फातेमान राज भण्डारी आफ्नो गीत रेकर्ड गराउन सक्ने त्यो बेलाका एक कुशल गायक पनि हुन् चलोस् आँधियो दुनियाको बहोसा सुगनी भल उस्ताद भैरबहादुर थापा नेपाली संगीत जगतका एक सम्मानित पात्र हुन् र उनको संगीतमा मवि विशाहको रचनामा भर्खरै प्रस्तुत गर्यौं फतेमान राज भण्डारीको स्वर उस्ताद भैरबहादुर थापाकी छोरी जो चर्चित गायिका हुनुहुन्छ संगीता साकी उहाँ हाम्रो फेसबुकमा लेख्नुहुन्छ आजको कार्यक्रम अवश्य सुन्नेछु दाजु फतेमान दाजु बित्नु केही दिन अगाडि उहाँको संगीत र भजन शिरोमुनि केशवराज भण्डारीको रचनामा मैले रेकर्ड गरेको भजन अबको पालो मेरो प्रभु त्यो नै उहाँको अन्तिम संगीत भो दाजु भनेर उहाँले आफ्नो यो भजनको बारेमा चर्चा गर्नुभएको छ भने शोभा आचार्यले पनि गायक फतेमान राज भण्डारीमा हार्दिक श्रद्धा सुमन अर्पण गर्नुभएको छ त्यसै गरिकन धेरै मित्रहरूले विशेष गरेर कवि मुरारी सिगदेल विपिन श्रेष्ठ सन्तोष गुरूङ राजेश्वर उदय एसएन दाहाल दिनेश रावत अमृत छेत्री रविन्स रावत लेख्नुहुन्छ प्रकाश सर नमस्कार regular listeners from Sundar Dulari Morang I am listening from sky FM one zero six point six megahertz Biratnagar radio is not very clear but also I am listening अजर अमर गीतहरू माई फेभरेट सङ इज सान्नानीको गालैमा कालो कोठी रहेछ भनेर उहाँ लेख्नु भएको छ भने मुरारी सिगदेलले रातो र चन्द्र सूर्य गीतका निम्ति फतेमान राजबन्दारलाई सलाम चढ़ाउनु भएको छ त्यसै गरी कमल कार्की अनन्त कटवाल सुशीला सिलवाल मनिका मुना नकर्मी जेबी गाउँले सानोकाजी बस्ताकोटी सुभाष केसी लगायत धेरै मित्रहरूले दिनेश रावत अमरदीप श्रेष्ठ ज्ञान गोपाल देवेन्द्र मान सिंहले पनि शुभेच्छा पठाउनु भएको छ त्यसै गरी गायिका रश्मि अमाते विराटनगरबाट लेख्नुहुन्छ सानोमा सानो बेदेको लौरी कति मिठो नि दीपक जंगम सरले यो लोकगीत गाउँदै हामीलाई पद्मकन्या क्याम्पसमा सिकाउनु भएको दिन याद आयो भन्नुभएको छ भने कथाकार अतृप्त पाण्डेजीले हाम्रा दुई छिमेकी मुलुकले हामीलाई दुःख दिँदा पनि रातो र चन्द्र सूर्य गीत सुन्दा छाती गर्वले फुल्छ भनेर उहाँले लेख्नु भएको छ फतेमान राजभण्डारीको जीवनमा सबैभन्दा रमाइलो एउटा घटना जति बेला उनको दाँतहरू लगभग लगभग सबै झरिसकेका थिए र नयाँ दाँतको कलेबर बोकेर उनी हिँड्थे सांगीतिक कार्यक्रम गर्ने क्रममा सांगीतिक कार्यक्रम गर्ने क्रममा उनी नेपालगंज पुगेका थिए र नेपालगंजमा उनी ज्याकेट खोलेर कतै बजार घुम्न गए तर उनको ज्याकेट निकै मैला भएको कारणले गायिका कमला श्रेष्ठले ज्याकेट धोइदिएछन् र बेलुका कार्यक्रम प्रस्तुत गर्ने बेलामा उनी गीत गाउनका लागि दाँत खोज्दै कोठामा पुग्दा ज्याकेट नै भेटेनन् ज्याकेट धोइएको रहेछ र ज्याकेट धोइएको ठाउँमा त फेला पर्यो तर ज्याकेटभित्रको दाँत फेला नपर्दा उनले त्यति बेला गीत गाउन पाएनन् र त्यति बेला निकै ठट्टापूर्ण स्वरमा वा त्यस शैलीमा तत्कालीन राजाले उनलाई आग्रह गरे फतेमान दाँत नभए पनि आँटले गाउनु भनेर भनेपछि उनले नेपालगंजको त्यो कार्यक्रममा बेजोड रूपमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरे आजको कार्यक्रममा फतेमान राज भण्डारीका गीतलाई प्रस्तुत गर्ने क्रममा अब एउटा गीत छ यो गीतलाई हामीले पुरानो संकलनबाट संग्रह गरेका छौं सरते ही बुधबार भन्न गाँसिएको स्वर जस्तो तिम्रो माया उदासी रातमा जली दिन मेरो दियो तिम्रो साथ जीवन रातमा प्रभात पछुके खम हो तिम्रो माया जीवन यात्रामा फतेमान राजभण्डारले तारादेवी बाहेक कमला श्रेष्ठसँग गाएको यो युगल गीत अपूर्व अवस्थामा हामीसँग रहेकोले हामीले प्रस्तुत गर्यौं आजको यस कार्यक्रमका बारेमा हामीलाई शुभेच्छा दिने क्रममा ट्वीटरमा मेन्शन गर्नुहुन्छ जी किम सुङ उहाँ लेख्नुहुन्छ नेपाली सांगीतिक इतिहासका एक धरोहर फतेमान धन्यवाद अजर अमर गीतहरू अनि दुई सय भाग पुग्न आँटेकोमा शुभकामना भनेर उहाँले लेख्नु भएको छ त्यसै गरी अन्य मित्रहरूमा स्क्रिप्ट पिटुस लेख्नुहुन्छ साँचीकै अजर अमर बनेका फतेमानका अजर अमर गीतहरू भनेर मेन्सन गर्नुहुन्छ स्वाभिमान सन्तोष लेख्नुहुन्छ फतेमान राजभण्डारी भण्डारी प्रदीप श्रद्धा सुमन उनका बहुआयामिक चर्चा परिचर्चा केवल अजर अमर गीतहरूमा सुन्दैछु भनेर लेख्नु भएको छ भने मनु आवास लेख्नुहुन्छ प्रिय गायक फतेमानप्रति सम्मान आँसु होस् वा खुशी उनको मखमली स्वर उत्तिकै सान्दर्भिक छन् र रहिरहनेछन् दिलीप लेख्नुहुन्छ मर्न बरू गाह्रो हुन्न तिम्रो माया मार्न सकिन प्रिय विलक्षण स्वरका धनी गायक फतेमान राजभण्डारीमा श्रद्धा सुमन विकास ढकाल लेख्नुहुन्छ फतेमान राजभण्डारीको उनासीौं जन्म जयन्तीको दिन सम्झना गराउनु भएकोमा दाईलाई धन्यवाद मदन तिमसिनाका पंक्तिहरू यस प्रकार छन् कालजयी गायक फतेमान प्रति हार्दिक श्रद्धा सुमन तिम्रो माया मार्न सकिन यसो भनौं बनै खायो दडेलोले फतेमानलाई खायो चुरोटीको धुवाले भनेर विनोद ब्रो मेन्सन गर्नुहुन्छ भने वीरेन्द्र कणेल लेख्नुहुन्छ फतेमानले सयौं गीतमा आवाज भरे होलान् तर उनको मर्न बरू गाह्रो हुन्न र सान्नानीको गालामा भन्ने गीत यो मुटुमा अजर अमर बनेका छन् भनेर मेन्सन गर्नुहुन्छ फतेमान राज स्वर सम्राट नारायण गोपाल गोपालसँगको प्रसंगमा भोलि हामी नारायण गोपाल फतेमान विशेषमा जोड्नेछौ यो महिना नारायण गोपालको निधन भएको पच्चीसौं वर्ष पुग्नेछ र फतेमानसँग नारायण गोपालको सम्बन्ध र सांगीतिक जगतका कुराकानीलाई कायम राख्नेछौ आजको यो कार्यक्रममा फतेमान राज भण्डारीले थुप्रै संगीतकारका गीत गाएका गीतहरू संकलन गर्ने क्रममा हामीले ज्ञानबहादुर श्रेष्ठको संगीतमा रहेको एउटा गीत पनि संयोजन गरेका छौं ती चोट सहन लायता पत्थर को दिल मात्र तिमी संग में माया बसाउनु यति चोट सहन त पत्थरको दिल मात्र तिमीसँग मैले माया बसाउँ यति चो सत्यमान राज को जीवन पशुपतिको परिसरको वरिपरि नै बित्यो गीत गजल भक्ति दर्शन यावत चीजहरूमा उनको सांगीतिक जीवन बित्यो तर फतेमान राज नेपाली संगीत जगतमा युवा पुस्ताका कलाकारलाई पनि मञ्चमा आउन धेरै अभिप्रेत गरेका छन् त्यसमध्येमा गायक शैलेश सिंह एक होनार प्रतिभा हुन् भने त्यसै गरी शैलेश सिंहले नै उनको बनाई खायो दडेलोले नामक गीतलाई पुनः रेकर्डिङ पनि गरेका छन् आफ्नै आवाजमा यो फतेमानकै स्नेह र सम्मानले उनले पाएका हुन् र फतेमान राजभण्डारीको जीवनीमा आधारित एउटा पुस्तक तयार पार्दै हुनुहुन्छ कवि प्रद्युमन जोशी र यो पुस्तक फतेमानको पुण्यतिथिको दिनमा विमोचन हुनुपर्ने थियो त्यति बेला भूकम्पका कारण र ती अस्तव्यस्तका कारणले सम्पन्न हुन सकेन भने र यो जन्मदिनको दिनमा पनि त्यो पुस्तकको लगन नपरेको हुनाले छिटै फतेमानको जीवनीमा आधारित एउटा ठूलो ग्रन्थ पनि बजारमा आउँदैछ फतेमान राज भण्डारीको चिनाको नाउँ पनि रोचक छ उनको चिनाको नाउँ हो काली भण्डारी काली भण्डारी नाउँ पाएका फतेमान राज भण्डारी साँच्चै पशुपतिका भक्त नै रहे र उनले जीवनभर प्रभुकै चरणमा आफ्नो जीवन बिताए र भजनमा उनले पाएको सम्मान र उनले पाएको उच्च आकर्षण लगभग अरू कलाकारले पाउन सकेनन् फतेमान राज भण्डारीलाई सम्मानपूर्वक संगीत दिने र गीत दिने दुई श्रष्टालाई यहाँ सम्झना गर्न चाहन्छु नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्रशासन सहायक प्रशासन प्रमुख मानिनुभएका केशव प्रधानको शब्दमा फतेमान राज भण्डारीसँगै सहकार्य गर्दै आएका उनीभन्दा अनुज संगीतकार दीपक जंगमको संगीतमा यो गीत बिर्सेर ती दिनहरू टाढा टाढा भइदियो मेरा ती आशाहरू कता कता शरीर दियो गिर्सते दिनहरू जीवन दिन्छु भन्थ्यो तिमी आँसु दिए दे दिन माया दिएर जीवन जलाई गई गयो हृदयले कोरे चित्र सबै मेटिदियो बिर्सेर ती दिनहरू फतेमान राज भण्डारीका युगीन आवाजहरू गुन्जेका ती दिनहरू रेडियोका तरंगहरू कहिले कुनै पनि सन्दर्भमा बिर्सिन सकिँदैनन् काली भण्डारी चीनामा नाउँ पाएका फतेमान राज भण्डारीलाई नेपाली संगीत आकाशमा सदा सर्वदा सम्झना गरिरहनेछौ हामी नातिकाजी शिवशंकर नारायण गोपाल अम्बर गुरूङका संगीतमा गुन्जिने उनका कालजयी स्वरहरूका कारण यसपछि उनले अनुज पुस्ताका संगीतमा दीपक जंगम सम्बुजित बासकोटा शुभ बहादुर नारायण ओलीका संगीतमा पनि गीत गाए तर फतेमान राज मदन परियारको संगीतमा गाएको गीतलाई फतेमान स्वयंले पनि आफ्नो एक कुशल गीत र मन परेको गीतमा चयन गरेका छन् नरेन्द्र भट्टको शब्द मदन परियारको संगीतमा अन्धकार मेरो संसारमा मनले जो हरेले मलाई दोहोऱ्याइदिन्छ अन्धकार में आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रसिद्ध प्रकाश हामीलाई विदा दिनुहोस् भोलि एक सय अन्ठानब्बे विशेष अंकमा भेट हुने नै छ रंग हो कि रूप हो रंग हो कि रूप हो भेटाऊ नहीं युगान्तकारी गायक फतेमान राज भण्डारी र स्वर सम्राट नारायण गोपालको सांगीतिक सम्मेलन अजर अमर गीतहरूको एक सय अन्ठानब्बे अङ्क विशेष नारायण गोपालको संगीतमा फतेमान राज भंडारी का सदाबहार आवाज जिंदगी को पाना भरी सुख कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज